सबै लुट्ने विचार देखाइरहेछन् आफ्नैले हतियार देखाइरहेछन् सबै लुट्ने विचार देखाइरहेछन् आफ्नैले हतियार देखाइरहेछन् लाएर के भयो चस्मा महँगा लाएर के भयो चस्मा महँगा आँखाले नै संसार देखाइरहेछन् आफ्नैले हतियार देखाइरहेछन् सत्ता र शक्तिको आडमै मात्तिए सत्ता र शक्तिको आडमै मात्तिए यी बन्दुक अत्याचार देखाइरहेछन् आफ्नैले हतियार देखाइरहेछन् भवरहरू देख्छु लुट्नमै व्यस्त भवरहरू देख्छु लुट्नमै व्यस्त फुलहरू सत्कार देखाइरहेछन् सबै लुट्ने विचार देखाइरहेछन् आफ्नैले हतियार देखाइरहेछन् मोरङ मधुमलमा चारका श्रोता टिका खड्का राष्ट्रप्रेमीको यसै गजलसँगै फेरि पनि स्वागत गर्न चाहन्छौँ कार्यक्रम यो साँझ यो सुभाषमा यी दुई परिवार आसपास नजिकै बस्ने गर्दथे फरक यति थियो एउटा परिवारमा निरन्तर झै झगडा भइरहन्थ्यो र अर्को परिवार सुखी र शान्त थियो आफ्नो छिमेकी यति राम्रोसँग सौहार्दपूर्ण वातावरणमा बसिरहेको देखेर ईर्ष्याले एक दिन श्रीमती चाहिँले भनिन् जाऊ बरु हेरेर आऊ के रहेछ खास अरू विषयमा भइदिएको भए मलाई यसो गर र उसो गर भन्ने भनेर यी दुईको बाजाबाज यहीँ नै सुरु भइसक्थ्यो सायद तर छिमेकीको बारेमा कौतूहलता श्रीमानमा पनि थियो त्यसैले त चुपचाप छिमेकीको घर पछाडिको ढोकाबाट चिहाउन गए छिमेकीकी श्रीमती भुइँमा पोछा लगाउँदै थिइन् सायद भान्सामा केही थियो उनी दौडेर त्यता गइन् त्यसै बखत उनका श्रीमान हतार हतार आफ्नो कोठातिर जाँदै थिए पोछा लगाउँदै गरेको बाल्टीमा ठोकिएर पछारिन पुगे श्रीमती दगुर्दै आइन् र श्रीमानसँग माफी माग्न थालिन् राजा मलाई माफ गर्नुहोस् मेरो गल्ती थियो मैले बाल्टी त्यहाँ छोड्न नहुने होइन होइन मै बरु हतारमा आँखै नहेर हिँडेछु तिम्रो होइन गल्ती त मेरो पो हो श्रीमान साईले भने पछाडि ढोकाबाट चिहाइरहेका छिमेकी घर फर्के सुखी शान्त परिवारको कारण के रहेछ बुझ्यौ त श्रीमतीले सोधिहाले बुझे श्रीमानले भने त्यसो त हामीहरू पनि ठिक हौ फरक यति हो उनीहरू आफू आफू दोष लिन्छन् र हामी एक अर्कालाई दोष दिन्छौँ एक सबैमा तडपिन्छु दुनियाँ मान्नुपर्छ गजबको मार्ग पो जान्नुपर्छ गजबको दुनियाँ मान्नुपर्छ गजबको मार्ग पो जान्नुपर्छ गजबको भाग्यकै पछि भाग्छन् सबै नै भाग्यकै पछि भाग्छन् सबै नै कर्म पो छान्नु पर्छ गजबको मार्ग पो जान्नु पर्छ गजबको फर्किन्न बग्ने खोला कहिल्यै फर्किन्न बग्ने खोला कहिल्यै मौका नै हान्नुपर्छ गज्जबको मार्ग पो जान्नुपर्छ गज्जबको पाइन्न कोही पनि निस्वार्थी पाइन्न कोही पनि निस्वार्थी मित्र नि तान्नुपर्छ गज्जबको दुनियाँ मान्नुपर्छ गज्जबको मार्ग पो जान्नुपर्छ गजबको हाल बालुवाटार कतारबाट लेख्नुभएको छ झापा चन्द्रगढीका श्रोता निराजन प्रभात लुइटेलले हाम्रो कार्यक्रमको इमेल ठेगाना हजुरको पत्र एट जिमेल डट कममा पठाउनु भएको गजल थियो यो के छ बन्दोबस्त भन के छ बन्दोबस्त म आउँदैछु सुस्त सुस्त म आउँदैछु सुस्त सुस्त बोकेर प्रेम गङ्गा बोकेर प्रेम गङ्गा तिम्रो दिलको भित्र भित्र तिम्रो दिलको भित्र भित्र भन के छ बन्दोबस्त भन के छ बन्दोबस्त कुरा नै त्यस्तो लुकाउनु पर्ने अहिले फुलकै पनि त आतर कैदी हुँदैन कहिले नीता आतर कैदी हुँदैन कहिले संसार खुला छ चल संसार खुला छ चल माया यो कञ्चन पानी रङमाथि रङ पोतेरै रङमाथि रङ पोतेरै रङ्गिन्छ जिन्दगानी रङ्गिन्छ जिन्दगानी भनके छ बन्दोबस्त भनके छ बस्ता मसिनो के छ के के छ मात लाग्ने यो प्रेम रोगलाई ओ खती काम लाग्ने लाग्ने म फिदा तिमीसँगै म फिदा तिमीसँगै भन के दिन छ आज चढिरहेछ नसा चढिरहेछ नसा ढल्की छ साँझ ढल्की रहेछ भन भनके छ बन्दोबस्त भनके छ बन्दोबस्त